हे गाइज सलाम नमस्ते अनि धेरै धेरै स्वागत छ प्रोग्राम टप अफ द पपमा राइट नाउ कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट पाइरहेको छु टेक्निसियन पार्टनर राज पौडेलको अनि म छु तपाईँको साथी दिलको साथी Rajan Dil Gurung well every Sunday after three पिएमको नेपालबाडी समाचारपछि लगभग लगभग फोर पिएमसम्म रहनेछौँ प्रोग्राम टप अफ द पपमा प्रोग्राम टप अफ द पपमा हामी मार्केटमा भर्खर मात्र आएका उत्कृष्ट नेपाली टप टेन पप सङ्घहरूलाई लिएर आउने गर्दछौँ तपाईँले नै मोबाइलमा सिआरबिटी पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा युट्युबमा हेर्नुभएको आधारमा अझ भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ द पपमा well program top of the पपमा नम्बर टेनको सङ्ग राख्दछु नम्बर टेनमा आज रहन सफल भएको छ लास्ट विक पनि नम्बर टेनमै रहेको थियो सञ्जीव सिंहको भोकलमा रहेको एल्बम मैच्याङ ज्यानमाराबाट हेर नहेर अबको क्रममा नम्बर 10 यसले छुँदैछ सुन न सुन न्यानो साथ देऊ माया गर्छु भन न राम्रो मिलन सोच छैन कोही साथ तिमी देउन हात गर न मिठो बा हेर कति मिठो छ यो पल हामीलाई हेरी मुस्कुराउँछ चाँदनी राहा कोही साथ तिमी देउन हात आइगर न मिठो तेरो कति मिठो छ यो पल हामीलाई हेरी मुस्कुराउँछ चाँदरी राहा हेर नहेर एल्बम मैस्याङ ज्यान माराबाट सञ्जीव सिंहको भोकलमा रहेको टप अफ दि पपमा नम्बर टेनमा रहेको सङ्ग सात अब भने पालो भएको छ नम्बर नाइनमा रहेको सङ्ग सुन्ने वेल लास्ट विक नम्बर एटमा रहेको थियो आज भने वान स्टेप डाउन भएर नम्बर नाइनमा आएको छ उर्मिला कुटुको म्युजिक भोकलमा रहेको एल्बम खोजीबाट टाइटल सङ्ग खोजिरहन्छु अबको क्रममा नम्बर नाइन खोजिरहन्छु उर्मिला खुट्टुको म्युजिक भोकल एल्बम खोजीबाट टाइटल सङ्ग नम्बर नाइन पोजिसनमा थियो वेल तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो radio Arpan hundred four point five mega hertz र तपाईँ इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot कमलाई लगन गरेर जहाँ इन्टरनेटको सुविधा छ त्यहाँबाट एकैसाथ सुनिराख्नु भएको छ program top of the pop अहिले मलाई कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राज पौडेलले अनि म छु तपाईँको साथमा अनेरबाट तपाईँको दिलको साथी राजन दिल गुरुङ हामी साताभरिका उत्कृष्ट टप टेन नेपालीलाई नेपाली पप सङ्गलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा सुनिराख्नु भएको छ नम्बर नाइनसम्मको सङ्घ अब भने राख्दछु तपाईँको माझमा नम्बर एटमा रहेको सङ्घ लास्ट विक नम्बर नाइनमा थियो आज वान स्टेप अफ भएर नम्बर एटमा आउन सफल भएको छ धर्मेन्द्र सेवानको भोकलमा रहेको एल्बम राष्ट्रको गीतबाट जसमा लिरिक्स राख्नुभएको छ गर्नुभएको छ बुद्धि परिवारले रिमेक भर्सनको सङ हेर्दा राम्रो माछा पुछ्रे नम्बर एट पोजिसनको सङ अबको क्रममा नम्बर एट पुछ्रे मारी राम्रो माछा लाई गुनले ए मार्छु खोजी ल्याइदेऊ काछा हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा बासी मकै नाठो पहिलाई रोटी हेर्दा राम्रो माछा पुज्छ धर्मेन्द्र सिवानले आफ्नो बुवा बुद्धि परिवारलाई ट्रिब्युट गर्नुभएको सङ्ग थियो एल्बम राष्ट्रको गीतबाट नम्बर एट पोजिसनमा रहेको सङ्ग पछि अब भने फालो भएको छ नम्बर सेभेनमा रहेको सङ्ग सुन्ने वेल नम्बर सेभेनमा रहेको छ आज खैजालमा प्रमोद खरेलको भोकलमा रहेको छ एल्बम निर्झरीबाट लास्ट विक भने नम्बर फोर पोजिसनमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर सेभेनमा आएको छ अबको क्रममा राख्दछु प्रमोद खरेलको भोकलमा रहेको खैजालमा नम्बर सेभेन जालमा परेरा गई परेरा गई खई जालमा परेरा गई की परेरा गई कसरी भू मरे गई कसरी भनो मरेर गई मरे गई की मारे गई खई जालमा परे गई की पारे गई सारे सारे पामा पामा रे सा दा गा गा सा सा गा सा पामा गा मा दा मा खै जालमा प्रमोद खरेलको भोकलमा रहेको एल्बम निर्झरेबाट नम्बर सेभेनको सङ्ग पनि सुनिसक्नु भएको छ वेल तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो forever and for all radio Arpan hundred four point five mega hertz र तपाईँ इन्टरनेट अनलाइनबाट पनि ट्युन गर्न सक्नुहुन्छ W W W dot radio Arpan dot कमलाई लगन गरेर जहाँ इन्टरनेटको सुविधा छ त्यहाँबाट एकैसाथ सुन्न सक्नुहुन्छ अहिले तपाईँ सुनिराख्नु भएको छ program top of the pop well program top of the पपमा हामी छौँ कन्ट्रोल रुमबाट टेक्निसियन पार्टनर राज अनि म छु अनिबाट तपाईँको दिलको साथी राजन दिल गुरुङ वेल हब भने तपाईँको माझमा राख्दैछु नम्बर सिक्स पोजिसनमा रहेको सङ्घ नम्बर सिक्समा रहेको छ गल्ती मेरो छैन इतोस ब्यान्डको vocal Sanjay Chaudhary and bullet flow थापाकाजीको भोकलमा रहेको सङ्ग गल्ती मेरो छैन लास्ट विक नम्बर सेभेन पोजिसनमा थियो आज वान स्टेप अप भएर नम्बर सिक्समा आएको छ यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ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 सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्तीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसारभरिबाट एभरेज रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी पाइने साथमा भारत पैसा पठाउन सकिने देशभरका एभरेज ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यवसायिक लगायत कृषि कर्जा अत्याधुनिक SMS banking E banking locker सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेस्ट ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्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 राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता घर बनाउन लागेको ओरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई तपाईँ हाम्रै पर्साको नयाँ रोडमा रहेको जनज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल खैरोहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम top of the pop okay welcome back after this short commercial break ब्रेकपछि फेरि पनि हामी उपस्थित भइसकेका छौँ प्रोग्राम टप अफ दि पपमा radio Arpan hundred four point five mega हर्जमा कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट पाइरहेको छु टेक्निसियन पार्टनर राज को अनि म छु तपाईँको दिलको साथी Rajan Dil Gurung program top well हामीले नम्बर सिक्ससम्मको सङ्घहरू सुनिसकेका छौँ अब भने टप डिपोमा पालो भएको छ नम्बर फाइभमा रहेको सङ्घ सुन्ने वेल नम्बर फाइभमा आज रहेको छ लास्ट विक नम्बर सिक्समा थियो आज वान स्टेप अप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 ah, a VIP. Baby girl sits next to me. You're like an ecstasy. It's all about you and me. Hey, I'm like some island star. King हल्के बेबी आई एल्बम गुरुङको एल्बम बेबी आईमा रहेको टाइटल सङ्ग पश्चात हो भने नम्बर टु पोजिसनको सङ्ग सुनाउँछु तपाईँलाई नम्बर टुमा रहेको छ सिमाना द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सङ्ग जुन सङ्ग लास्ट विक नम्बर थ्रीमा थियो आज भने वान स्टेप अप भएर नम्बर टुमा आएको छ द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सिमाना अबको क्रममा नम्बर टु तिमीले रचेको हो टनकपुर काला पानी मिचेको हो कि बेचेको हो टनकपुर र काला पानी मिचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो Sans I'm a teammate, रेल तपाईँ सुनिराख्नु भएको छ program top of the pop म सुनेरबाट तपाईँको दिलको साथी राजन दिल गुरुङ कन्ट्रोल रुममा हुनुहुन्छ tension partner Raj Paudel well अब भने टप अफ दि पपमा एकपटक सरस्वती पछाडि जानुपर्ने हुन्छ आज नम्बर टेनमा रहेको थियो हेर न हेर सञ्जीव सिंहको भोकलमा रहेको एल्बम मैस्याङ ज्यानबाराबाट नम्बर नाइनमा खोजिरहन्छु उर्मिला कुटुको म्युजिक भोकल लिरिक्स रहेको एल्बम खोजीबाट टाइटल सङ थियो त्यस्तै गरी नम्बर एटमा हेर्दा राम्रो माछा पुछरे धर्मेन्द्र सेवा रहमानको भोकलमा रहेको एल्बम राष्ट्रको गीतबाट थियो भने नम्बर सेभेनमा खैजालमा प्रमोद खरेलको भोकल एल्बम निर्जरीबाट थियो नम्बर सिक्समा गल्ती मेरो छैन हितोस band vocal Sanjay Chaudhary and bullet flow थापाकाजीको रहेको थियो भने नम्बर फाइभमा रहेको थियो माया तिमीलाई अभिषेक तमाङको भोकलमा रहेको थियो माया लाएर पनि म्युजिक लिरिक्स भोकल किसान मगरको एल्बम रियालिटीबाट नम्बर फोरमा थियो भने नम्बर थ्रीमा बेबी आई अर्लुप गुरुङको एल्बम बेबी आईको टाइटलसँग रहेको थियो भने नम्बर टूमा भर्खरै पनि ब्याकग्राउन्डमा बजिरहेको पनि छ सिमाना दयाक्स ब्यान्डको एल्बम भडासमा रहेको सङ्ग नम्बर टूमा थियो भने वेलकम भने तपाईँहरूको माझबाट प्रोग्राम टप अफ द पपबाट टाटा बाई बाई गर्नुपर्छ भन्ने सङ्केत पनि मिलिरहेको छ अब टाइम भइसकेको छ छुट्टिनु पर्ने वेल यतिन्जेलसम्म radio Arpan hundred four point five mega र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति thank you very much control रुमबाट टेक्निकल्ली असिस्ट गरिदिने टेक्निसियन पार्टनर राज पौडेललाई पनि हृदयदेखि नै थ्याङ्क यू भेरी मच भन्दै नम्बर वानमा रहेको सङ्घ एक्कासीको प्रश्न साकेको भोकलमा रहेको एल्बम बेस्ट प्रश्न साकेमा रहेको सङ्ग छाड्दै प्रोग्राम टप अफ दि पपबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ आजको लागि टाटा बाई बाई भन्छु हवस् त नमस्ते have a great time number one